वारी र पारी दुई किनारमा माझा यो खोला बाग्दा छ तिम्रो र मेरो दुई मुटुमा यो माया अल्झे छ ओ भुलिदिनेला पृथ्वी मिलाए